भाइ ठुलो भएको छ मैले काखमा राखेर हुर्काएको मेरो भाइ ठुलो र अग्लो भएको छ मेरो नजरमा र ठुली र उग्ली भएकी छे उसकी दिदी उसको नजरमा म त तिम्री दिदी हो भाइ म त तिम्रो मायामा नि प्रेम भेट्छु र तिम्रो घृणामा नि प्रेम भेट्छु समय फेरिएको छ समयसँगै मेरो भाइ पनि फेरिएको छ मेरो सानोमा पुन्टेर रुन्चे भाइ अब ठुलो ठाउँमा पुगेको छ तर उपरती मेरो प्रेम सानो बेला झैँ छ याद छ मेरो भाइ आमा बिहान बेलुकी गाई दुन बस्दा आमाको काखमा बसेर गाईको थुन ताना तानहानाहान थाप हुन्थ्यो तिम्रो र मेरो आमा खाना खाना बस्दा आमाको भागको खाना कसले पहिला खानी भनेर झगडै पर्थ्यो तिम्रो र मेरो आमाले आमाले आफ्नो काखको दुईतिर राखेर रा तिमीलाई मलाई बराबर खुवाउने गर्नुहुन्थ्यो अहिले आमा नि छिन् तिम्रो दिदी नि छिन् आमाको काख नि छ त्यो सानो घर अघि तिमी तिमी र म भेटाइ खेल्ने घर अघि ठुलो आँगन नै छ बस समय फेरिएको छ आमा वृद्ध आश्रममा छिन् आमाको त्यो काख तिम्रो लागि बुढो भएको छ आँगन नि छ तर मेरो भाइलाई मसँग खेल्ने समय नै छैन किनकि भाइ त अब घुम्ने कुर्सी माथि छ याद छ भाइ मलाई कसैले चक्लेट दिँदा मेरो सानो र रुन्चे भाइलाई चक्लेट खुब मनपर्छ भनेर म लुकाएर ल्याइदिने गर्थेँ सहरमा तिमी र म पढ्न बस्दा कतै घुम्न जाँदा मेरो डल्ले भाइ एक्लै हुन्छ भनेर म हतार हतार फर्किने गर्थेँ थाहा छ भाइ तिमी सानो हुँदा म पढेर फर्किँदा तिमी निधाइसकेको हुन्थ्यौ मेरो भाइलाई काखमा राखेर खुवाए निधाउ निदाउनी बनाएपछि मात्र म निदाउने गर्थे अहिले पनि कसैले चक्लेट दिँदा तिम्रो याद आउँछ खाना पस्केर खाँदै गर्दा मेरो मन मेरो रुन्चे भाइ याद आउँछ र मेरो छोरालाई काखमा राखेर सुताउँदै गर्दा मलाई मेरो रुन्चे भाइ याद आउँछ मेरो भाइले अब सम्झिँदैन मलाई याद छ भाइ जब दसैँ नजिकिन्थ्यो महिनौ अघिदेखि हाम्रो प्लानिङ चल्थ्यो यो किन्ने यहाँ जाने त्यहाँ जाने यो गर्ने त्यो गर्ने यो खाने त्यो खाने अहिले पनि आउँछ दसैँ तर अहँ मेरो भाइ कहिल्यै आउँदैन किनकि ऊ अग्लो र महान भएको छ र म ऊ अग्ली र टाढा भएकी छु जब तिज अनि तिहार आउँछ दुनियाँका भाइ दाई, चेलीबेटी लिन आउँदा मलाई भाइको झन् बढी याद आउँछ कहिले त लाग्छ मेरो भाइ पनि मलाई लिन आउँछ बाटो कुर्दा कुर्दै वर्षौँ बित्छ अहुँ भाइ आउँदैन किनकि मेरो भाइ ठुलो भएको छ सानो छँदा भाइ रुदा रुदा सँगै बसेर म पनि रोइदिने गर्थे भाइले गल्ती गर्दा म आफूले गरेको भन्ने गर्थे गालीमा खाने गर्थे भाइलाई जिताउन म हरेक चोटि हार्ने गर्थे भाइलाई हँसाउन जोकर बन्ने गर्थे म त तिमीलाई माया गर्थे भाइ याद छ भाइ तिमीलाई नयाँ कपडा किनिदिँदा म पुराना कपडामा चित्त बुझाउने गर्थे मैले त मेरो भाइलाई बोर्डरिङ स्कुलमा पढाउन आफूले सरकारी स्कुलमा पनि पढे मेरो भाइलाई स्कुल पढाउन आफू गोठालो पनि ब गएँ अहिले मेरो भाइ यति ठुलो भएको छ कि उसलाई दिदीको जन्मदिन याद राख्ने फुर्सद पनि छैन यति धेरै समयको महत्त्व राख्ने मेरो भाइलाई दिदीलाई दिने समय नै छैन यत्रो दुनियाँको माया पाएको भाइलाई आफ्नो आमा दिदीको लागि माया नै छैन यति धेरै सम्पत्ति भएको मेरो भाइलाई आमालाई राख्ने कोठानी छैन आमालाई राख्ने कोठानी छैन यो मिठो भावनासँगै नमस्कार साथै गजलीय अभिवादन कार्यक्रम फुन्सको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजलमनहरूमा आजको यो नवीनतम शतक श्रृङ्खलामा हार्दिक स्वागत गर्दछु उत्पादन सहयोगी एसपी माथोरसँगै गजलफुन्स कुमाली सम्बाराज उपस्थित भएको छु रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्सले उत्पादन गरेको कार्यक्रम गजलफुन्स तपाईँले राप्ती र यसका आसपासका जिल्लाहरूमा देखुरीको पहिलो रेडियो नयाँ एकको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्जबाट साथै इन्टरनेटको माध्यमबाट रोपाको पहिलो अनलाइन रेडियो नवीन संसार संसारसँगै इलामको चुलाचुली अनलाइन रेडियोबाट एकैसाथ विश्वभर सुन्दै हुनुहुन्छ हामीलाई र यही श्रृङ्खला एकैछिनपछि दस पन्ध्रमा पुनः हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडाबाट विश्वभरि सुन्न सक्नुहुनेछ हामीलाई कार्यक्रम गजल फुन्समा अग्रजदेखि अनुसम्मका हरेक स्रष्टाका शाब्दिक गजल वाचन गर्ने गर्छौँ त कहिले अतिथिलाई निम्त्याउने गर्छौँ त कहिले सर्जक विशेष बनाउँछौँ त कहिले तपाईँको गजल तपाईँको आवाजलाई पनि स्थान दिन्छौँ साथै साङ्गीतिक गजल श्रवण गरेर यो बसाइलाई न्याय गर्ने हाम्रो हर प्रयास पनि जारी नै छ यतिखेर व्यस्त हुनुहुन्छ र फुर्सदमा सुन्न चाहनुहुन्छ भने केही समयमै युट्युब च्यानल राप्ती आवाजमा अपलोड गर्ने गर्छौँ त्यताबाट जुनसुकै बेला पनि सुन्न सक्नुहुनेछ प्रिय गजलमान्य जिन्दगीका अरोहो बरोहोहरू पार गरे जसरी हामीले कार्यक्रममा धेरै सङ्घर्ष मेहनती गरेर आज तपाईँका सामु पेस गर्दैछौँ सयौँ श्रृङ्खला आजको श्रृङ्खला एकदमै विशेष छ कार्यक्रम अवधिभरि हामी सँगै रहिदिनुहोला शुभारम्भमा प्रस्तुत छ यो साङ्गीतिक गजल जुनसँगै तिमीलाई माग्न पनि सकिएन तिमीदेखि टाढा टाढा भाग्न पनि सकिएन शब्द रवि प्राञ्जलले लेख्नुभएको छ भने स्वर सङ्गीत सुभाष अगमले दिनुभएको छ र तबलामा साथ दिँदै हुनुहुन्छ राम अतुलले पानी सकिएन टाढा टाढा भागना पानी सकिएन सुन सँगै आए वारी पारी নদীন ওয়ারি পারি দুই हामी बिचमा त्यो अपिन दिन हेरा पानी सकिएन तिमीदेखि टाढा टाढा भाग्न पानी सकिए बिचमा कुन्नी कसले कोरी दियो सीमा रेखा हामी बिचमा कुन्नी कसले कुन्नी कसले कुन्नी कुन्नी कुन्नी कसले बिचमा पनि कसले ओरी दियो सीमा रेखा आँखा चिम्ली लिएर त्यसलाई आँखा चिम्ली लिएर त्यसलाई नाघ्न पनि सकिए तिमीलाई पनि सकिएन तिमी जुनसँगै जुनसँगै तिमीलाई माग्न पनि सकिएन तिमीदेखि टाढा टाढा भाग्न पनि सकिएन यो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम कार्यक्रम गजल फुन्समा तपाईँ यति बेला सुनिरहनु भएको छ देखुरीको पहिलो रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्चबाट कार्यक्रम गजल फुन्छु आज हामी विशेष श्रृङ्खलामा छौँ र विशेष प्रस्तुति दिने प्रयास हाम्रो रहेको छ सयौँ श्रृङ्खलामा सम्म आइपुग्दा यो यात्रामा यात्री भएर यात्रा गर्न सहज र सजिलो भने पक्कै पनि भएन कदा सङ्घर्ष देखेर पाइला डगमगाउन नखोजेका होइनन् तर त आठ म पुर्याउँछु भन्छन् भगवान्ले यस्तै क्रममा मेरा प्रहरहरू यात्राहरूमा साथ दिन आइपुग्नुभयो आदरणीय दाजु एसपी माथुर जसले कार्यक्रम उत्पादन गर्न सहयोग गरेर टुकु टुकु हिँड्न सिकाउनुभयो अर्थ आजको बसाइमा मैले उहाँका गजलहरू वाचन गरेर यो शतक श्रृङ्खलालाई सोचे जस्तै र भने जस्तै बनाएर एसपी माथुरले साहित्यभित्र गर्नुभएको परित्यागलाई प्रस्तुत गर्नेछौँ साथै नयाँ वर्ष विशेषमा भएको एउटा उत्कृष्ट गजललाई रु दुई सयले पनि पुरस्कृत गर्नेछौँ आशा गर्छु कार्यक्रमको समय अवधिभरि सुनेर साथ दिनुहुनेछ अब लागौँ आदरणीय दाजु एसपी माथुरका गजलतिरै भाइ भाइ फुटेपछि दुश्मनलाई हाँसो होला भाइ भाइ फुटेपछि दुश्मनलाई हाँसो होला अरूलाई भन्दा नि अझ आफन्तलाई चासो होला पराईको कुरा सुनि रिसाएन केही दिन पराईको कुरा सुनि रिसाएन केही दिन मर्दा पर्दाखेरि म दाजुभाइकै खाँचो होला अरूलाई भन्दा नि अझ आफन्तलाई चासो होला उत्तरमा टिभी राखी दक्षिणमा रिमोट राख्छौ उत्तरमा टिभी राखी दक्षिणमा रिमोट राख्छौ ख्याल गरे छिमेकीलाई देश पुरै नासो होला अरूलाई भन्दा नि आज आफन्तलाई चासो होला शहीदका लास कुल्ची त्यही माथि परेड खेल्ने शहीदका लास कुल्ची त्यही माथि परेड खेल्ने देश अनि जनतालाई त्यस्तै व्यक्ति पासो होला अरूलाई भन्दा नि आज आफन्तलाई चासो होला मायामा धोका भए रक्सी चुरुट कहिले नखाऊ मायामा धोका भए रक्सी चुरुट कहिले नखाऊ अमूल्य यो देहमा क्यान्सर अनि काँसो होला भाइ भाइ फुटेपछि दुश्मनलाई हाँसो होला अरूलाई भन्दा नि अझ आफन्तलाई चासो होला मैले एसपी माथुर दाको गजल वाचन गरेँ यहाँनिर अब लाग यो गजलसँगै एसपी माथुर परिचय परिचयतर्फ लाग्यौँ एसपी माथुर ठेगाना दाङ देखुरी जन्म मिति दुई हजार सत्तालिस साल छ महिना चौबिस गते प्युठान श्री पिता कृष्णबहादुर राईमाझी श्री माता दिलादेवी राई राईमाझीको सपुत्र हुनुहुन्छ एसपी माथुर शिष्याबाट उहाँ धेरै संस्थाहरूमा आबद्ध पनि हुनुहुन्छ संस्था देखुरी गजल अभियान दाङ गजल अभियान देखुरी साहित्यिक तथा सांस्कृतिक मान्छे र उहाँ धेरै मिलनसार पनि हुनुहुन्छ मलाई धेरै सहयोग गर्नुभएको छ यहाँसम्म आइपुग्नलाई म फेरि पनि उहाँकै गजलतिरै फर्कन चाहन्छु नभएपछि ठेगान जिन्दगी धराप लाग्छ कि लाग्दैन नभएपछि ठेगान जिन्दगी धराप लाग्छ कि लाग्दैन अरे यो मामिलामा उपरवाले बाप लाग्छ कि लाग्दैन तिहारमा कुकुर पुजेर आशीर्वाद पाउनेहरू हो तिहारमा कुकुर पुजेर आशीर्वाद पाउनेहरू हो भन भन त खसी काट्दा उसको श्राप लाग्छ कि लाग्दैन अरे यो मामिलामा उपरवाले बाप लाग्छ कि लाग्दैन छुट्टिए पनि कसरी भुल्न सकिन्छ र पहिलो पिराती छुट्टिए पनि कसरी भुल्न सकिन्छ र पहिलो पिरती बरु छाडेर जानेको पो दिलमा छाप लाग्छ कि लाग्दैन अरे यो मामिलामा उपरवाले बाप लाग्छ कि लाग्दैन मेरो प्रश्न एक इन्च फरक परे लाउँदैन भन्नेलाई मेरो प्रश्न एक इन्च फरक परे लाउँदैन भन्नेलाई मरेपछि तिमीलाई कात्रोको नापचाप लाग्छ कि लाग्दैन अरे यो मामिलामा उपरवाले बाफ लाग्छ कि लाग्दैन मैले मेरो मूल्य पनि हेर्नु छ यो मान्छे बिक्ने सहरमा मैले मेरो मूल्य पनि हेर्नु छ यो मान्छे बिक्ने सहरमा मलाई बेच्दा यहाँ मान्छेको हानथाप लाग्छ कि लाग्दैन नभएपछि ठेगान जिन्दगी धराप लाग्छ कि लाग्दैन अरे यो मामिलामा प्रवाहले बाप लाग्छ कि लाग्दैन प्रेक जलमन तपाईँ सुनिरहनु भएको छ रेडियो देखुरी एफएमबाट कार्यक्रम गजल फुन्स र आज हामी छौँ स्वयं श्रृङ्खलामा आदरणीय दाजु एसपी माथुरका गजलहरूलाई लिएर आएका छौँ उहाँलाई प्रत्यक्ष जोड्न नसकिए पनि उहाँका गजल अनि साहित्यभित्रका केही सङ्घर्षहरूलाई यहाँभित्र समेट्ने प्रयास गरेका छौँ र उहाँ आदरणीय दाजु एसपी माथुर यस कार्यक्रमको पूर्व सञ्चालक पनि हुनुहुन्छ र हाल चाहिँ यस कार्यक्रमलाई सहयोग गरिरहनु भएको छ पर्दा पछाडि रहेर प्राविधिकको सहयोग गरिरहनु भएको छ कार्यक्रमलाई सबै उहाँले नै सम्हाल्नु भएको छ म यति भन्दै उहाँको अर्को गजलतिरै फर्कन चाहन्छु तिमी चुरिया बेच प्यारी म पान बेचौँला तिमी चुरिया बेच प्यारी म पान बेचौँला ग्राहकलाई सर्वप्रथम मुस्कान बेचौँला कति मिठो छ यो मतला नै एकदमै मन छु म पूर्ण भाषण गर्न चाहन्छु तिमी चुरिया बेच प्यारीमा पान बेचौँला ग्राहकलाई नै सर्वप्रथम मुस्कान बेचौँला एउटा सानो कपडाको पसल राखेर एउटा सानो कपडाको पसल राखेर दैनिकी कम्तीमा दुई चार थान बेचौँला ग्राहकलाई सर्वप्रथम मुस्कान बेचौँला कृषि क्रान्ति गरेर आफ्नै जग्गा जमिनमा कृषि क्रान्ति गरेर आफ्नै जग्गा जमिनमा फलाएर गहुँ मकै तोरी धान बेचौँला ग्राहकलाई सर्वप्रथम मुस्कान बेचौँला साँझ परेपछि भट्टी धाउनेहरूलाई साँझ परेपछि भट्टी धाउनेहरूलाई सोमरससँगै मिठो पकवान बेचौँला ग्राहकलाई सर्वप्रथम मुस्कान बेचौँला बाटो घाटोमा आउने र जानेलाई बाटो घाटोमा आउने र जानेलाई बाटो घाटोमा आउने र जानेलाई गजल सुनाउँदै हाम्रो सामान बेचौँला तिमी चुरिया बेच प्यारीमा पान बेचौँला ग्राहकलाई सर्वप्रथम मुस्कान बेचौँला आज हामी गजल फुन्सेका जन्मदाता आदरणीय दाजु एसपी माथुरका गजलहरू वाचन गर्दैछौँ साथै यति बेला पालो भएको छ अर्को साङ्गीतिक गजलको एसपी माथुर दाजुकै रोजाइमा परेका साङ्गीतिक गजललाई नै हामीले स्थान दिएका छौँ दिलमा पीडा कम हुन्छ उनी आएपछि मेरा लागि मलम हुन्छ उनी आएपछि शब्द नरेन्द्र बिहानी लेख्नु भएको छ भने स्वर सङ्गीत विष्णु भट्टले दिनुभएको छ पीडा कम हुन्छ उनी आएपछि मेरा लागि मलम हुन्छ उनी आएपछि म पुनः एसपी दाजुका गजललाई प्राथमिकता दिन्छु दिल चोरेको केसमा जेल चलान भएको छ दिल चोरेको केसमा जेल चलान भएको छ केस फिर्तै नगर्ने प्रेमीको अडान भएको छ सबै जनतालाई संविधान बहत्तर अनुसार सबै जनतालाई संविधान बहत्तर अनुसार चोखो प्रेम गर्ने पाउने प्रावधान भएको छ केस फिर्तै नगर्ने प्रेमीको अडान भएको छ ठुला बडाको र सङ्गतले केही भएन फलिफाप ठुला बडाको सङ्गतले केही भएन फलिफाप तिम्रो उपस्थितिले मलाई वरदान भएको छ केस फिर्तै नगर्ने प्रेमीको अडान भएको छ युवा प्रवासी बुढा खाडा र बच्चा मात्रै रहे युवा प्रवासी बुढा खाडा र बच्चा मात्रै रहे कठै अचेल गाउँघर सुनसान भएको छ केस फिर्तै नगर्ने प्रेमीको अडान भएको छ अचम्म छ एक चिम्टी सिन्दुर भरेकै भरमा अचम्म छ एक चिम्टी सिन्दुर भरेकै भरमा आज माथुर कसैको भगवान भएको छ आज माथुर कसैको भगवान भएको छ दिल चोरेको केसमा जेल चलान भएको छ केस फिर्तै नगर्ने प्रेमीको अडान भएको छ यो गजलभित्र धेरै बोल्नु भएको छ उहाँले र अन्तिम मक्ताले कति राम्रोसँग लेख्नुभएको छ निकै मन छु म पूर्ण भाषण गर्न चाहन्छु अचम्म छ एक चिम्टी सिन्दुर भरेकै भरमा अचम्म छ एक चिम्टी सिन्दुर भरेकै भरमा आज माथुर कसैको भगवान् भएको छ पक्कै पनि धेरै नारीहरू हुनुहुन्छ आफ्नो श्रीमानलाई भगवान्सै पूजा गर्ने भगवान्सै मान्नुहुन्छ र हाम्रो यो हिन्दू धर्ममा संस्कार पनि छ हिन्दू धर्ममा हिन्दू धर्ममा उल्लेख पनि छ यति भन्दै म फेरि पुनः आदरणीय दाजु एसपी माथुरका गजलतिरै भाषण गर्न चाहन्छु गर्छौँ मेहनत फलाउँछौँ अन्न हामी किसान गर्छौँ मेहनत फलाउँछौँ अन्न हामी किसान मान्दैनौँ शरम खेतबारी खन्न हामी किसान दही मिठो हुस्की भन्दा आटो मिठो बर्गर भन्दा दही मिठो हुस्की भन्दा आटो मिठो बर्गर भन्दा सदैव सन्तोष माने खान्छौँ टन्न हामी किसान मान्दैनौँ शरम खेतबारी खन्न हामी किसान यो माटोमा जन्मियो यही माटोमा हुर्केको ज्यानलाई यो माटोमा जन्मि यही माटोमा हुर्केको ज्यानलाई मानिन हिचकिच किसान नै बन्न हामी किसान मान्दैनौ शरम खेतबारी खन्न हामी किसान मल बिउ बिजन बेलैमा दिँदैन सरकार मल बिउ बिजन बेलैमा दिँदैन सरकार मन बस्या छौँ रिस उठ्दा नि झन् हामी किसान मान्दैनौ शरम खेतबारी खन्न हामी किसान हिमाल पहाड तराई पालेका छन् किसानले हिमाल पहाड तराई पालेका छन् किसानले कृषि प्रधान देश पाएको छौँ भन्न हामी किसान मान्दैनौँ शरम खेतबारी खन्न हामी किसान डाक्टर जागिरे व्यापारीको सक्छौ हिसाब गर्न डाक्टर जागिरे व्यापारीको सक्छौ हिसाब गर्न सत्य सक्दैनौ तिमीले औलामा गन्न हामी किसान गर्छौँ मेहनत फलाउँछौँ अन्न हामी किसान मान्दैनौँ शरम खेतबारी खन्न हामी किसान निकै मिठा मिठा गजल लेख्नुहुन्छ आदरणीय दाजु एसपी माथुर आज हामी सौ सयौँ श्रृङ्खलामा आदरणीय दाजु एसपी माथुरका गजललाई लिएर आएका छौँ हामी प्रत्यक्ष जोड्न नसके पनि उहाँका गजललाई लिएर आएका छौँ साथै नयाँ नयाँ वर्ष विशेष एउटा उत्कृष्ट गजललाई पनि लिएर आएका छौँ साथै पुरस्कृत पनि गर्नेछौँ हामी उत्कृष्ट गजललाई कार्यक्रमको अन्तिम घडीमा वाचन गर्नेछौँ र हामीले जानकारी दिएका छौँ कार्यक्रम प्रसारण भइसकेको चौबिस घन्टाभित्र हाम्रो सम्पर्कमा आइसक्नुपर्ने हुन्छ उत्कृष्ट गजलकार हामी उहाँलाई पुरस्कृत गर्नेछौँ तपाईँको मोबाइलमा रिचार्ज कार्ड सेन्ड गरिदिनेछौँ यति भन्दै म आदरणीय दाजु एसपी माथुरको अर्को गजलतिरै फर्कन चाहन्छु देशमा कडाभन्दा कडा कानुन गराइयोस् देशमा कडाभन्दा कडा कानुन गराइयोस् जेल होइन बलात्कारीलाई फाँसीमा चढाइयोस् नेपालीलाई नेपाली भन्न शर्मिन्दा हुन थाल्यो नेपालीलाई नेपाली भन्न शर्मिन्दा हुन थाल्यो बिन्ती सरकार नेपाली नेपाली नलडाइयोस् जेल होइन बलात्कारीलाई फाँसीमा चढाइयोस् अब हामीलाई खुनको बदलामा खुन चाहिन्छ अब हामीलाई खुनको बदलामा खुन चाहिन्छ यो करोडौँ जनताको केस अघि बढाइयोस् जेल होइन बलात्कारीलाई फाँसीमा चढाइयोस् गल्ती भो शरम खाडीमा विवेक युरोप पठाई गल्ती भो शरम खाडीमा विवेक युरोप पठाई काम देऊ ताकि दुई पैसा घरमै कमाइयोस् जेल होइन बलात्कारीलाई फाँसीमा चढाइयोस् देश तिम्रै हातमा छ माननीय गुरुवर्गज्यू देश तिम्रै हातमा छ माननीय गुरुवर्गज्यू बुद्ध सगरमाथा नेपालकै भनी पढाइयोस् देशमा कडाभन्दा कडा कानुन गराइयोस् जेल होइन बलात्कारीलाई फाँसीमा चढाइयोस् मैले यहाँनिर वाचन गरे आदरणीय दाजु एसपी माथरको गजल र आज हामी छौँ उहाँकै गजललाई तपाईँले भने जस्तै सोचे जस्तै बनाउने प्रयास गरेका छौँ स्वयं श्रृङ्खलालाई यति बेला पालो भएको छ साङ्गीतिक गजलको अघि बस्दै गरेको साङ्गीतिक गजलको वाक्य अंश जोड्न चाहन्छु दिलमा पीडा कम हुन्छ उनी आएपछि मेरा लागि मलम हुन्छ उनी आएपछि शब्द नरेन्द्र बिहानीले लेख्नु भएको छ भने स्वर सङ्गीत विष्णु भट्टले दिनुभएको छ सङ्गीत पीडा कम हुन्छ उनी आएपछि मेरा लागि मलम हुन्छ उनी आएपछि आदरणीय आदरणीय दाजु एसपी माथुरको रोजाइमा परेका साङ्गीतिक गजललाई नै हामीले स्थान दिएका छौँ पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रममा तपाईँ यति बेला सुनिरहनु भएको छ रेडियो देखुरीबाट रेडियो कार्यक्रम गजल फुन्स र म छु हामी आज छौँ नयाँ साल विशेष को उत्कृष्ट गजल सँगै आदरणीय दाजु एसपी माथुरका गजललाई लिएर आएका छौँ साथै हामी सयौँ श्रृङ्खलामा पुगेका छौँ सयौँ श्रृङ्खलासम्म पुग्नलाई हामीले सहज थिएन पक्कै पनि तपाईँहरूको साथ माया बिना हामी पुग्न पनि सक्ने थिएनौँ र आज हामी सम्झन चाहन्छौँ यहाँसम्म पुर्याउने सयात्री बन्नुभएका रेडियोहरूको पनि नाम दिन चाहन्छु रोल्पाको अनलाइन रेडियो नवीन संसार इलामको चुलाचुली अनलाइन रेडियो र हेटौडाको नमस्ते हेटौडा अनलाइन रेडियो बाट हामीलाई सयात्रा गराउनमा सहज बनाइदिनु भएकोमा हामी प्राविधिक जीवहरूप्रति हार्दिक धन्यवाद दिन चाहन्छौँ र यहाँसम्म आइपुग्नमा सबैभन्दा योगदान एसपी माथोडको हात छ उहाँले गल्तीहरूलाई औँलाउँदै अनि बाधा अडचनहरूलाई पछ्याउँदै मलाई अघि बढ्नमा एकदमै साथ सहयोग गर्नुभएको छ र यति भन्दै म पूर्ण एसपी माथोड दादाको गजलतिरै फर्कन चाहन्छु शिरदेखि पाउसम्म सजाए र तिमीलाई शिरदेखि पाउसम्म र तिमीलाई ल्याएको पञ्चे बाजा बजाए र तिमीलाई लागेको थियो नकचरी रहेछौ तिमी साँच्चै परे लागेको थियो नकचरी रहेछौ तिमी साँच्चै परे हेरे जब अरूसँगै दजाएर तिमीलाई ल्याएको पञ्चे बाजा बजाएर तिमीलाई बसेकी थियो नबोली घुम्टोसम्म नि नखोली बसेकी थियो नबोली घुम्टोसम्म नि नखोली त्यही रात हेरेको थिए लजाएर तिमीलाई ल्याएको हो पन्छे बाजा बजाएर तिमीलाई छुटेको छु रुँदै रुँदै महिना दिन नहुँदै छुटेको छु रुदै रुदै, महिना दिन नहुँदै घरबार कामकाज कजाएर तिमीलाई शिरदेखि पाउसम्म सजाएर तिमीलाई ल्याएको हो बाजा बजाएर तिमीलाई प्रिय श्रोताबिन आज हामी छौँ सयौँ श्रृङ्खलामा र आज विशेष बनाउने प्रयास गरेको छु पक्कै पनि तपाईँले भने जस्तै सोचे जस्तै बनाउने कोसिस भने गरेको छु तपाईँ पनि हामीलाई गजलहरू आफ्नो आफ्नो आफ्ना गजलहरू हामीलाई पठाउन चाहनुहुन्छ भने म त्यो पनि कार्यक्रमको अन्तिम अन्तिममा ठेगानाहरू दिनेछु तपाईँ पनि हामीसँग आफ्ना गजलहरू पठाएर आफ्नो नाम विशेष एउटा श्रृङ्खला बनाउन चाहनुहुन्छ भने हामीलाई गजल पठाउन सक्नुहुनेछ र म फेरि पनि अर्को गजलतिरै फर्कन चाहन्छु राम्रा मान्छे छिटै मारिन्छन् हाम्रो नेपालमा राम्रा मान्छे छिटै मारिन्छन् हाम्रो नेपालमा अनि देशको विकास हुन्छ कछुवाको तालमा यहाँ देश हाँक्नेहरू चिडिया खानामा बसी यहाँ देश हाँक्नेहरू चिडिया खानामा बसी कहाँ छन् विदेशी मदिराहरूको चालमा अनि देशको विकास हुन्छ कछुवा तालमा हो ती बुढा बुढीले त्यसै भनेका होइन रहेछन् हो ती बुढाबुढीले त्यसै भनेका होइन रहेछन् दङ्गामा जिउ बिउ जोगाउनु अनि कालमा अनि देशको विकास हुन्छ कछुवा तालमा झुपडीमा कुरै छोडौँ त्यो दरबारमा पनि झुपडीमा कुरै छोडौँ त्यो दरबारमा पनि के अभावले गोली चल्या थियो अन्ठाउन्न सालमा अनि देश विकास हुन्छ कछुवा तालमा म बहुलाएको केवल उनकै कारणले हो म बहुलाएको केवल उनकै कारणले हो भयो छाडिदेऊ माथेलाई माथिकै हालमा राम्रा मान्छे छिट्टै मारिन्छन् हाम्रो नेपालमा अनि देशको विकास हुन्छ कछुवा तालमा प्रेगजन हामी छौँ आज तपाईँकै साथमा तपाईँ पनि आफ्ना गजलहरू हाम्रो कार्यक्रममा प्रसारण गराउन चाहनुहुन्छ र आफ्नो गजल आफ्नै मुखार बिन्दुबाट हाम्रा लाखौँ लाख श्रोतालाई सुनाउन चाहनुहुन्छ भने तपाईँले आफ्ना गजलहरू हामीलाई पठाउन सक्नुहुन्छ तपाईँ सामाजिक सञ्जालमा जोडिनु भएको छ र हामीसँग जोडिनु भएको छैन भने अब हामीसँग जोडिनुहोस् हाम्रो सामाजिक सञ्जालमा नाम छ रेडियो कार्यक्रम गजलफुन्स नामक आइडी र पेज रहेको छ र रेडियो कार्यक्रम गजलफुन्सको बारेमा सबै जानकारीहरू तपाईँले त्यतैबाट प्राप्त गर्नुहुनेछ प्रिय गजलमन तपाईँले गजल पठाउने ठेगानाहरू यस प्रकारका छन् हामी हरेक साताको हाम्रो रेडियो कार्यक्रम गजलफुन्सबाट स्टाटस राख्छौँ त्यही स्टाटस अनुसार तपाईँले आफ्ना गजलहरू हामीलाई पठाउन सक्नुहुनेछ प्रिय गजलमन हामी आज छौँ स्वयं श्रृङ्खलामा स्वयं श्रृङ्खलामा पुग्दा यहाँसम्म पुग्न हामीलाई सहयोग गर्ने सयात्री बन्ने बन्नुहुने रेडियो कर्मी रेडियोहरू रोल्पाको अनलाइन रेडियो नवीन संसार र इलामको चुलाचुली अनलाइन रेडियो र हेटौडाको नमस्ते हेटौडा अनलाइन रेडियो हामीलाई सदैव साथ सहयोग गरिरहनु भएको छ र त्यसै गरी प्राविधिक मित्रज्यूहरूलाई पनि हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु साथै कार्यक्रम उत्पादन रेडियो देखुरीलाई पनि हामी हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छौँ हामीसँग शब्द त कमै छन् रेडियो देखुरीप्रति हामीले बोल्नुपर्ने शब्दहरू धेरै कम छन् र पनि रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा उत्पादन गरेको कार्यक्रम हो यो रेडियो कार्यक्रम गजल फ्रन्स र हामी रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा निकै आभारी छु र मलाई यो अवसर दिनुहुने र म पछाडि रहेर पर्दा पछाडि रहेर सहयोग गरिरहनु आदरणीय दाजु एसपी माथुरप्रति पनि म हार्दिक धन्यवाद दिन चाहन्छु उहाँलाई कुनै शब्द नै छैन भनौँ उहाँलाई दिनुपर्ने उहाँले यति सहयोग गर्नुभएको छ कि मेरा हरेक गल्तीहरूमा अनि मेरा हरेक साथहरूमा उहाँले सपोर्ट गरिरहनु भएको छ कहीँ पनि चुक्नु भएको छैन सदैव यस्तो नगर यस्तो गर्नुपर्छ भनिरहनु भएको छ म उहाँकै थ्रुबाट उहाँकै सहयोगबाट म यहाँसम्म आइपुगेको हुँ र यो कार्यक्रम सञ्चालन गर्ने अवसर पनि पाएको हो म एसपी माथुर दादा हृदयदेखि नै धन्यवाद दिँदै उहाँको एकचोटि पूर्ण परिचय दिन चाहन्छु एसपी माथुर ठेगाना दाङ देखुरी जन्ममिति दुई हजार सत्तालिस साल छ महिना चौबिस गते प्युठान श्री पिता कृष्ण बहादुर राईमाझी श्री माता दिलादेवी राईमाझीको सुपुत्र हुनुहुन्छ आदरणीय दाजु एसपी माथुर शिष्याबार उहाँ धेरै संस्थाहरू अनि रेडियोहरूमा पनि आबद्ध हुनुहुन्छ आबद्ध रेडियो हावेवे FM Dekhuri radio Sajha Awaj FM देखुरी हाल रेडियो देखुरी एफएम देखुरी देखुरी गजल अभियान दाङ गजल अभियान देखुरी साहित्य तथा सांस्कृतिक म पनि आबद्ध हुनुहुन्छ र उहाँ हाल चाहिँ कुवेतमा कार्यरत हुनुहुन्छ विदेशमा भएर पनि साहित्यलाई धेरैभन्दा धेरै माया गर्नुहुन्छ साहित्यलाई कसरी अगाडि लिने भन्ने बारे पनि बेला बखत बहस गरिरहनुहुन्छ उहाँले त्यसै क्रममा नै यो कार्यक्रम सञ्चालन गर्नुभएको छ उहाँ यस कार्यक्रमको जन्मदाता पनि हुनुहुन्छ पूर्व सञ्चालक हुनुहुन्छ उहाँ एसपी माथुर प्रिय गजलमान हामी कार्यक्रमको अन्तिम अन्तिम घडीमा आइसकेका छौँ प्राविधिक मित्रले इसारा दिँदै हुनुहुन्छ अब भने आजको कार्यक्रमको अन्तिम गजल र पुरस्कृत गजल वाचन गर्छु नयाँ साल विशेष उत्कृष्ट गजललाई वाचन गर्छु रुद्रपुर चार रूपेन्देही पुटोलका मित्र विवशको गजल वाचन गर्छु उहाँ उत्कृष्ट हुनुभएको छ नयाँ साल विशेषमा हामीले गजल प्रतियोगिता राखेका थियौँ त्यस प्रतियोगितामा रुद्ध विवशजी उत्कृष्ट हुनुभएको छ म उहाँको गजल वाचन गर्न चाहन्छु नयाँ सालले छुट्टै नयाँ वर्ष लिएर आओस् मनमा खुसी उमङ्ग र हर्ष लिएर आओस् बढोस् तिम्रो जोस जाँगर उच्च रहोस् विचार जिन्दगीमा केही गर्ने निष्कर्ष लिएर आओस् नयाँ मनमा खुसी उमङ्ग र हर्ष लिएर आओस् यो गजल उत्कृष्ट भएको छ हामी अनुरोध गर्न चाहन्छौँ रुद्ध विवशलाई हाम्रो सम्पर्कमा आइदिनु हुन अनुरोध पनि गर्न चाहन्छु आज हामीले आदरणीय साहित्यकार यस कार्यक्रमका पूर्व सञ्चालक हाल उत्पादन सहयोग सहयोगी दाजु एसपी माथुरका गजललाई हामीले स्थान दिएका छौँ आशा छ हजुरहरूले मन पराइदिनुहुनेछ हस्त आजको कार्यक्रमको जलफुन्सोबाट बिदा लिने बेला भइसकेको छ कार्यक्रमको अवधिभरि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण प्रिय मनहरूमा हार्दिक धन्यवाद दिँदै कार्यक्रमबाट बिदा लिन्छौँ उत्पादन सहयोगी एसपी माथुर सँगै म गजल फुन्सेको माली सम्भार शुभरात्री शुभ सपनी